नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP मार्फत एकैसाथ प्रसारण भइरहेको दिउँसो एक बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म अनिता आर्य नेकपा एमालेको नौ महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ शान्तिपूर्ण जनक्रान्तिको उपलब्धिहरूलाई संस्थागत गरौं जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल निर्माण गरौं भन्ने मूल नाराका साथ काठमाडौँको भ्रिकुटी मण्डपमा अब केही बेरमा ग्राफिक एनिमेसन थ्री एनिमेसन र मेकानिकल एमिनेसनको प्रयोग गरेर रोबोटबाट महाधिवेशन उद्घाटन गर्ने तयारी भएको छ महाधिवेशनको उद्घाटन समारोहलाई राष्ट्रिय सभागृहबाट समेत हेर्न सकिने व्यवस्था मिलाइएको छ महाधिवेशनमा करिब दुई प्रतिनिधि सहभागी हुने बताइएको छ महाधिवेशनमा प्रविधिको भरपूर प्रयोग गरी तयारी गरेको एमाले प्रतिनिधि लगायत सबैलाई बार कोड भएको डिजिटल कार्ड प्रयोग गर्ने र नेतृत्व चयनका लागि एघार घण्टाभित्र मतदान सकेर एक घण्टाभित्रै परिणाम आउने पनि बताएको छ महाधिवेशनका लागि आन्तरिक रूपमा दुई सय स्वयंसेवक पार्टीले खटाएको जनाएको छ भने सुरक्षा निकायले महाधिवेशन स्थलको बाहिरबाट निगरानी गर्ने मूल व्यवस्थापन समितिले जनाएको छ महाधिवेशन ऐतिहासिक हुने दावी गरेको एमालेमा नेतृत्वका लागि वरिष्ठ नेता माधव कुमार नेपाल र नेता केपी शर्मा ओली समूहले दावी गर्दै आएको छ फोक्सोमा क्यान्सर भएर अमेरिकामा उपचार गराइरहनुभएका प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो स्वास्थ्यका बारेमा चिन्ता नलिन आग्रह गर्नुभएको छ प्रधानमन्त्री कोइरालासँगै रहनुभएकी मृदुला कोइरालाका अनुसार प्रधानमन्त्रीको रेडियोथेरापी प्रक्रिया मार्फत उपचार शुरू भएको छ उपचारका क्रममा प्रधानमन्त्री कोइरालाले आफू पटक पटक जिन्दगीभर मृत्युसँग लडेको स्मरण गराउँदै आफ्नो स्वास्थ्यभन्दा पनि देशको चिन्ता बढिरहेको बताउनु भएको छ प्रधानमन्त्री कोइराला असार दुई गति उपचारका लागि अमेरिका प्रस्थान गर्नुभएको हो कोइरालाको हिजोदेखि विकिरण पद्धति मार्फत उपचार सुरु भएको छ पाँच दिनसम्म विकिरण पद्धति मार्फत उपचार गरेपछि प्रधानमन्त्री कोइराला केही दिनको आरामपछि मात्रै स्वदेश फिर्ता हुनुहुने बुझिएको छ निर्वाचन आयोगले मङ्सिर चार गते भएको संविधान सभा चुनावको खर्च विवरण पेश नगर्ने प्रत्यक्षतर्फका एक हजार आठ सय उनानब्बेजना उम्मेद्वारसँग स्पष्टीकरण मागेको छ आयोगले आज गोर्खापत्रमा उम्मेद्वारको नामसहित सूचना प्रकाशित गरेर खर्च विवरण नबुझाएकोमा कारवाही किन नगर्ने भन्दै एक हप्ताभित्र सफाई पेश गर्न आग्रह गरेको छ चुनावको अन्तिम नतिजा आएको पैँतिस दिनभित्र खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाइसक्नुपर्ने कानुनी व्यवस्था भए पनि नेपाली कङ्ग्रेस नेकपा एमाले एकीकृत माओवादी लगायतका दलका एक आठ सय उनानब्बे जनाले खर्च विवरण नबुझाएको निर्वाचन आयोगले जनाएको छ उम्मेद्वारले एक हप्ताभित्र निर्वाचन आयोगमा सिधै वा जिल्ला निर्वाचन कार्यालय मार्फत सफाई पेश गर्न सक्ने आयोगको भनाइ छ सात दिनभित्र चित्तबुद्ध स्पष्टीकरण नदिए खर्च विवरण पेश नगर्ने उम्मेद्वारलाई जरिवाना गरिने आयोगले जनाएको छ भारतीय सत्तारूढ़ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय जोली दुई दिने नेपाल भ्रमण अन्तर्गत काठमाडौँ आइपुग्नु भएको छ उहाँ आज बिहान काठमाडौँ आउनु भएको हो नेकपा एमालेको नौ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन जेली काठमाडौँ आउनु भएको हो उहाँलाई विमानस्थलमा महाधिवेशन मूल व्यवस्थापन समितिका नेताहरूले स्वागत गरेका छन् भोलिसम्मको काठमाडौँ बसाइका क्रममा जोलीले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने बताइएको छ भारतमा दाइजोका कारण हुने हत्यामा उत्तर प्रदेश सबैभन्दा अगाडि देखिएको छ राष्ट्रिय अपराध रेकर्ड ब्युरोका अनुसार गएको वर्ष दाइजोका कारण आठ हजार त्रिहत्तरवटा हत्याका घटना भएकोमा दुई हजार तिन सय पैँतिसवटा घटना उत्तर प्रदेशमा भएका छन् त्यस्तै बिहार दोस्रो र मध्य प्रदेश तेस्रो स्थानमा भएको छ दाइजोका कारण हुने हत्याको दर राष्ट्रिय औषधै एक दशमलव तिन छ रहेकोमा उत्तर प्रदेशमा भने यो दर दुई दशमलव तिन छ रहेको ब्युरोले जनाएको छ वार्षिक रूपमा सन् दुई हजार बाह्रको तुलनामा दुई हजार तेह्रमा दाइजोका कारण हुने हत्यामा एक सय पचासले कमी आएको छ तर त्यस्तो हत्याका घटनामा धेरैजसो उजुरी नपर्ने भएकाले सङ्ख्या निकै धेरै हुन सक्ने अनुमान गरिएको छ ब्युरोका अनुसार सिक्किम मिजोरम मणिपुर अरुणाचल प्रदेश हिमाचल प्रदेश गोवा मा गएको वर्ष दाइजोका कारण हत्या भएका एउटा पनि घटना प्रहरीमा दर्ता नै भएको छैन यसैबीच भारतको सर्वोच्च अदालतले दाइजो विरोधी कानुनको महिलाले नै दुरुपयोग गर्ने क्रम बढेको भन्दै आवश्यक परेको अवस्थामा मात्रै महिलाका पति र आफन्तलाई पक्राउ गर्न सचेत गराएको छ र विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत अन्तिम आठमा प्रवेश गरेका टिमबीच भोलिदेखि प्रतिस्पर्धा हुने भएको छ यसैबीच क्वार्टर फाइनलमा Brazil Netherlands Germany France Colombia Argentina Belgium र कोस्टारिकाले अघि नै स्थान सुरक्षित गरिसकेका छन् हवस् त यसका साथै दिउँसो एक बजेको अर्पण खबर सकियो अनिता अर्याल बिदा भए नमस्कार